नमस्ते स्वागत छ हिमाली स्वरहरूमा हिमाली स्वरहरू अनलाइन रेडियो कार्यक्रमको साप्ताहिक रेडियो पत्रिकाको एक सय बत्तिसौँ श्रृङ्खला प्रस्तुत गर्दैछु म सहदेव इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot com अथवा W W W dot Nepali radio dot ओर्गमा हाम्रा अनलाइन रेडियो कार्यक्रमहरू सजिलै सुन्न सकिन्छ हाम्रा अनलाइन रेडियो कार्यक्रमहरू हामी अमेरिकाको न्युयोर्क सहरमा बसेर तयार पार्छौँ आजको कार्यक्रम हामीले नेपाली पात्र अनुसार दुई हजार सडसठी साल भदौ महिनाको अठार गते शुक्रबार अर्थात् सेप्टेम्बर महिनाको तिन तारिकको दिन तयार पारेका हौँ भदौ सोह्र गते सन् दुई हजार पाँचको दिन इराकमा बाह्रजना नेपालीको निर्मम हत्या गरिएको थियो भदौ सोह्र गते श्रीकृष्ण जन्माष्टमी हामीले मनाइसकेका छौँ सेप्टेम्बर आठ तारिक भदौ तेइसका दिन मोती जयन्ती एवं अन्तर्राष्ट्रिय साक्षरता दिवस परेको छ हरितालिका तिज यसपालि छब्बिस भदौ अर्थात् सेप्टेम्बर एघार शनिबारको दिन परेको छ हरेक वर्ष मोती जयन्तीको अवसरमा प्रदान गरिने यस वर्षको युवा वर्ष मोती पुरस्कार डाक्टर रविन्द्र समीर र देवी नेपालले प्राप्त गर्नुभएको छ आजको श्रृङ्खलामा हामी एघार वर्ष लामो विश्व साइकल यात्रा पुरा गरेका र हालै सगरमाथाको सफल आरोहण गर्न सफल पुष्कर शाहसँग गरिएको विशेष कुराकानी प्रस्तुत गर्दैछौँ साथमा हामी सुन्नेछौँ नेपाली समुदाय वरिपरि भइरहेका र हुन गइरहेका विविध गतिविधिहरूको खबर र सृजनाका स्वरहरूमा सुन्नेछौँ केही कविता र सुमधुर सङ्गीतहरूले आजको हिमाली स्वरहरूलाई सङ्गीतमय बनाउनेछ आउनुहोस् कार्यक्रमको शुभारम्भ गरौँ हरितालिका तिजको यो गीतबाट महिला दिदी बहिनीहरू सबैलाई तिजको सहित गीता खत्रीले रचना गर्नुभएको यो सुमधुर तिजको गीतबाट आजको कार्यक्रमको शुभारम्भ गरौँ व्यवस्थापिका संसदको बैठक आज पनि अवरुद्ध As events in Iran continue to evolve, the rest of the world is still weighing the appropriate response to the violence on the streets. On Saturday, we came across a particularly disturbing and quite horrifying image. Uh, it was a video of a young woman who had been a व्यवस्थापिका संसदको बैठक नियमित कारवाहीमा प्रवेश नगरी आज पनि स्थगित संविधान उल्लङ्घन गरेर गच्छदारलाई मन्त्री बनाइएको फोरम अध्यक्ष यादवको आरोप यदि तपाईँलाई नयाँ काम देखाउने चाहना जस्तो लागेमा आर्यस स्पेस एके स्पेस ए विकासका लागि उपयोगी जस्तो लागेमा कुरै कुराको भिडमा एउटा कुरा देशको कुरा विदेशको कुरा घरदेखि वनसम्मको कुरा मनदेखि धनसम्मको कुरा हिमाली स्वरहरूमा एउटा कुरा एउटा कुरामा आज हामी सन् उन्नाइस सय अन्ठानब्बेदेखि सन् दुई हजार नौसम्म साइकलबाट विश्व भ्रमण गर्नुभएका विश्व साइकल यात्री पुष्कर शाहसँग कुराकानी गर्दैछौँ उहाँले सन् उन्नाइस सय अन्ठानब्बेको नोभेम्बर महिनादेखि वर्ष दुई हजार नौको जुलाई महिनासम्म विश्व साइकल यात्राको क्रममा एक सय पचासभन्दा बढी देशको भ्रमण गरिसक्नु भएको छ भने उहाँले वर्ष दुई हजार दसको मे महिनामा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान पनि बनाउनु भएको छ पुष्कर शाह न्युयोर्कमा आउनुभएको बेलामा मैले उहाँसँग टेलिफोनमा गरेको कुराकानी आजको एउटा कुरामा प्रस्तुत गर्दैछौँ तपाईँले आफ्नो समय हिमाली स्वरहरूको लागि जुन छुट्याउनु भएको छ कुराकानी गर्नको लागि त्यसको लागि हामी तपाईँलाई सुरुमै धन्यवाद दिन चाहन्छौँ हजुर धन्यवाद तपाईँ अहिले तपाईँको उमेर कति वर्ष भयो म अहिले बयालिस वर्ष बयालिस वर्ष हुनुभयो बयालिस वर्षको उमेरमा तपाईँले वास्तवमा दुईवटा महत्त्वपूर्ण कामहरू गर्नुभयो होइन हजुर मलाई त्यस्तो लाग्छ र तपाईँले हालसालै साइकलबाट विश्व भ्रमण गर्नुभयो भने हालसालै सगरमाथा पनि चढ्नुभयो र सगरमाथामा आफूले चढेका सबै देशहरूको झन्डा लगेर पनि राख्नुभयो हजुर त्यो छेड सगरमाथाको चुचुरोमा पुगेर सबै देशको झन्डा चढाउनु भयो त्यो अनुभवलाई तपाईँ कसरी शब्दमा व्यक्त गर्नुहुन्छ सगरमाथा चढ्नु चाहिँ अत्यन्तै कठिन कुरा हो जस्तो शारीरिक र मानसिक दुवै रूपमा एकदमै भनौँ न सक्षम हुनुपर्छ मान्छे जस्तो सगरमाथा चढ्नको लागि पूर्व तयारीहरू धेरै नै गर्नुपर्छ जस्तो अरू कुराहरूभन्दा त्यहाँ चाहिँ समुद्री सतहभन्दा धेरै माथि आधार शिविरमा लगभग पाँच हजार तिन सय मिटरको उचाइमा दुई महिना जति बिताएर त्यहाँ त्यहाँको उचाइसँग घुलमिल भएर अनि आफूलाई म अब सक्छु भन्ने तयार बनाइसकेपछि मानसिक र शारीरिक दुवैमा अनि चाहिँ चढ्ने काम हुन्छ यो एउटा ज्यादै नै चुनौतीपूर्ण काम हो लगभग लगभग कहिलेकाहीँ त जीवन मरणको अप्ठ्यारोमा पनि पर्न सकिने चुनौतीपूर्ण काम हो यो हजुर अनि तपाईँले हालसम्म कतिवटा देशको तपाईँले साइकलबाट यात्रा गर्नुभयो मैले एक सय पचासवटा देशको यात्रा पुरा गरेँ एघार वर्षको अवधिमा मैले उन्नाइस सय अन्ठानब्बेबाट सुरु गरेको मेरो साइकल यात्रा चाहिँ दुई हजार नौमा गएर सम्पन्न भयो तपाईँले सुरुमै म आफ्नो यात्रा पुरा गरिसकेपछि सगरमाथामा चढेर यसरी झन्डा सबै देशको झन्डा पुर्याउँछु भनेर कल्पना गर्नुभएको थियो हजुर मैले यात्रा समाप्ति पछाडि त्यो मेरो यात्राको विसर्जन चाहिँ सर्वोच्च शिखर सगरमाथामा पुर्याएर टुङ्ग्याउने योजना पहिला नै थियो अहिले तपाईँ अब अमेरिकामा आइपुग्नु भएको छ घुम्दै फिर्दै तपाईँले साइकलबाट चाहिँ अमेरिकाको यात्रा कति वर्ष अगाडि गर्नुभएको थियो मैले दुई हजार एकमा अमेरिकामा अडतिसवटा राज्य घुमेँ ओहो त्यतिखेर न्युयोर्क पनि आइपुग्नु भयो त्यो न्युयोर्क थिएँ न्युयोर्कमा म त्यो बेला दुई हजार एकको सेप्टेम्बर इलेभेन्थमा म तिनै थिएँ ए त्यतिखेरको तपाईँ साइकलबाट सेप्टेम्बर इलेभेनको दिन न्युयोर्कमा हुनुहुँदो रहेछ अब लगभग त्यो घटना घटेको पनि अब दस वर्ष भयो भयो भनौँ न अब यो आउने सेप्टेम्बरमा दस वर्ष पुरा हुन्छ त्यतिखेर तपाईँले त्यो घटना यहीँ हुनुहुँदो रहेछ प्रत्यक्षदर्शी हुनुहुँदो रहेछ अलिकति व्यक्त गर्नुहोस् न तपाईँ एउटा विश्व साइकल यात्री भएर हिँडिरहनु भएको एक्कासी त्यस्तो दृश्य तपाईँको आँखा अगाडि आउँदाखेरि तपाईँलाई कस्तो लाग्यो त्यो घटना अहिले पनि सम्झिन्छु म लगभग अत्यन्तै भनौँ न त्यो घटना त्यो न्युयोर्कतिर त्यहाँतिर पुग्दाखेरि मलाई कहिलेकाहीँ कस्तो अनौठो लाग्छ सेप्टेम्बर दसमा एक दिन अगाडि मात्रै मैले वर्ल्ड ट्रेड सेन्टरको अगाडि त्यसको पेडमा पुगेर फोटो खिचेको थिएँ र भोलिपल्ट नै म तिनै थिएँ न्युयोर्क मानहाटनमै भोलिपल्ट नै त्यो भनौँ न वर्ल्ड ट्रेड सेन्टर चाहिँ ढल्यो एउटा कस्तो अचम्म लाग्दो भयो भने एउटा संसारको कुनै एउटा युवा चाहिँ त्यही वर्ल्ड ट्रेड सेन्टर मुनि शान्तिको सन्देश बाँडिराखेको थियो भने भोलिपल्ट अर्को युवाले एउटा भनौँ न आतङ्ककारी बाटो रोजेर त्यही वर्ल्ड ट्रेड सेन्टरलाई ध्वस्त बनाउँदाखेरि एकदमै मन दुख्यो मलाई एकदमै अचम्म लाग्छ त्यो घटना सम्झिँदा अहिले पनि यो त साह्रै दुःख लाग्दो घटना नै भयो वास्तवमा यो घटनाले गर्दा नै विश्व परिवेशमा धेरै कुराहरू परिवर्तन भएको छ अनि यस्तै यो त एउटा नकारात्मक खालको घटना तपाईँको आँखा अगाडि घट्यो तपाईँको यात्रा क्रममा केही सकारात्मक घटना तपाईँको आँखा अगाडि घटेका केही त्यस्तो संस्मरणहरू छ हामीलाई सेयर गर्ने संस्मरणहरू त अब धेरै छ मैले एघार वर्षको अवधि पुरा गर्दाखेरि संसारका एक सय पचासवटा मुलुक र दुरीको हिसाबले भन्यो भने मैले साइकलको पाङ्राले दुई लाख एक्काइस हजार किलोमिटर दुरी पार गरे त्यो दूरी भनेको संसारलाई साढे पाँच फनको लगाउन पुग्ने दूरी हो र सकारात्मक विचार अथवा सकारात्मक भएका घटनाहरूलाई मैले समग्रमा भन्ने हो भने म एउटा दुर्गम पहाडमा निम्न मध्यम वर्गीय परिवारमा जन्मेको एउटा नेपाली छोरो नेपाल जस्तो एउटा सानो मुलुकबाट पनि मैले शान्तिको फिलुङ्गो बोकेर संसारका करोडौँ करोड मान्छेहरूको माझमा पुर्याएँ मैले सगरमाथाको उचाइ चिनाएँ मैले गौतम बुद्धको भूमि चिनाएँ र नेपालीहरू शान्ति प्रेमी छन् र शान्ति चाहन्छन् भन्ने कुरा संसारका धेरै मान्छेहरूलाई पुर्याएँ त्यही नै एउटा सकारात्मक पक्ष भनेको मेरो हजुर धेरै आजका धेरै युवाहरूले जीवनको उद्देश्य भनेको सगरमाथा चढ्ने जत्तिकै उच्च एउटा महत्त्वाकाङ्क्षा राख्नुहुन्छ धेरैले र विश्व घुमाउँ भन्ने महत्त्वाकाङ्क्षा पनि धेरैको छ तपाईँले दुई दुइटै काम पुरा गरिसक्नु भएको छ अब आउने दिनमा तपाईँको यात्रामा तपाईँले के योजना बनाउनु भएको छ कसरी आफ्नो समयलाई तपाईँ एउटा व्यस्तताका साथ बिताउँदै हुनुहुन्छ म अब नेपाल फर्किएर म आफ्नै गाउँ फर्किँदैछु मेरो दोलखा हो म दोलखामै गएर एउटा स्कुल स्थापना गर्दैछु माओवादी जनयुद्ध कालमा राज्य पक्षबाट र विद्रोही पक्षबाट बाबुआमा गुमाएका द्वन्द्व पीडित बच्चाहरूको लागि मैले एउटा शिक्षा दिने मेरो ठुलो उद्देश्य छ र अर्को कुरा चाहिँ म यात्रा सम्बन्धी मैले यात्रा अवधिभर भोगेका अनुभवलाई एउटा पुस्तकको रूपमा र त्यही अनुभवलाई एउटा डकुमेन्ट्रीको रूपमा म निकाल्दैछु हजुर तपाईँको यो दुइटै कामको लागि यात्राको लागि र प्रोजेक्टको लागि हाम्रो धेरै धेरै शुभकामना पनि छ मैले सुनेअनुसार तपाईँ साहित्यमा पनि रुचि राख्नुहुन्छ र तपाईँले भर्खरै लेख्दैछु भन्ने कुरा पनि गर्नुभयो त्यसले पनि तपाईँ लेखनप्रति पनि रुचि राख्नुहुन्छ भन्ने कुरा बुझाउँछ हामीलाई अहिले सुनाउने त्यस्तो केही तपाईँको कुनै सृजनाहरू छ कविता अथवा गीत त्यस्तो म त्यस्तो त होइन कहिलेकाहीँ यसो त्यो दिमागमा शून्य भएको बेला कुनै कुराहरू नखेलेको बेलामा कहिलेकाहीँ कलम चलाउने हो साहित्यमा रुचि छ मैले एउटा एकादेशको एउटा मान्छेको कथा भन्ने एउटा कविता निकालेको छु कविताको पुस्तक त्यो कविता चाहिँ मैले यो आना कन्भेन्सन फिनिक्समा हुँदाखेरि त्यो कविता को शीर्षक कविता नै मेरो प्रतियोगितामा प्रथम भएको थियो र अहिले त्यो कविताको खासै सबै सार आउँदैन मलाई तर म दुई लाइन अक्षर दुई लाइन कविता अथवा सानो भन्न सक्छु म जिन्दगी यात्रा हो यात्रा थाहा छैन कहाँ पुगिन्छ अनवरत हिँडिरहे त के भरोसा मोडिए फेरि भेटिन्छ धेरै राम्रो यो त पुरै सुन्न पाए त धेरै राम्रो हुन्थ्यो अहिले तपाईँलाई त्यहाँ खोज्नको लागि त समय लाग्छ होला है कतै <laughs> ए ल ठिकै छ अर्को दिन अर्को कुनै समयमा फेरि तपाईँको तपाईँको यो यात्रा जुन एघार वर्षको यात्रा छ साइकल यात्राको यो तपाईँको अनुभव हामी हिमाली स्वरहरू मार्फत पनि त्यो अनुभव सबैलाई सुनाउन चाहन्छौँ तपाईँको त्यो साहसिक यात्राको बारेमा सुनेर बुझेर धेरै नयाँ पिँढीका युवा पुस्ताहरूले अथवा हरेक पुस्ताका व्यक्तित्वहरूले धेरै कुराहरू सिक्न सक्नुहुन्छ जस्तो लाग्छ मलाई र मलाई त्यो आशा पनि छ आउने दिनमा म तपाईँसँग तपाईँको जीवन यात्रा अनुभव पनि सबैलाई सुनाउन सकौँ हुन्छ हुन्छ कुनै दिन भेटेर अलि लामो गफमा कुनै कविता साहित्य प्रति पनि यहाँहरूसँग पोख्न पाउँ हजुर अनि अहिले अब हामी कुराकानीको अन्तिममा यो सेप्टेम्बर एक्काइसको दिनमा यो जब संयुक्त राष्ट्रसङ्घको एउटा महासभा जुन हुँदैछ त्यतिखेर न्युयोर्कमा हिमाल बचाऊ सेभ द हिमालय भनेर एउटा कार्यक्रम पनि हुँदैछ त्यहाँ सबैजना अहिलेसम्म सगरमाथालाई माया गर्नेहरू हिमाललाई माया गर्नेहरू त्यहाँ उपस्थित हुनुहुन्छ तपाईँ पनि त्यहाँ अवश्य पनि आउनुहुन्छ नि होइन हजुर हजुर आउँछु म आउँछु किनभने म हिमाल प्रकृति त्यसमाथि सगरमाथाहरू भएको हुनाले त्यो मा भनौँ न त्यो हुलमा मेरो उपस्थिति अवश्य हुनेछ हजुर त्यो हुलमा हामी तपाईँको विशेष उपस्थितिको हामी आशा राख्दछौँ त्यो दिन तपाईँले कुनै त्यस्तो विशेष केही कार्यक्रमहरू बनाउनु भएको छ कि युएनको लागि गर्ने भनेर त्यो दिन कार्यक्रमहरू त अब बनिरहेछ अब समय कुनै पनि तय भइसकेको छैन म यो old peace prayer prayer society भन्ने एउटा संस्थासँग पनि आबद्ध छु र त्यतातिरबाट पनि केही अब यो त्यो दिन विश्व शान्तिको लागि केही कार्यक्रमहरू गर्ने कि भन्ने कुराहरू भइराखेको छ मेरो व्यक्तिगत रूपमा होइन कि त्यहाँ संलग्न हुने भन्ने कुराहरू अब अहिलेसम्म त्यो कसरी के गरी संलग्न हुने भन्ने तय भइसकेको छैन हजुर अब जाँदा जाँदै हामी अहिले प्रवासमा अमेरिकामा अमेरिकाको न्युयोर्कमा बसेर कुराकानी गर्दैछौँ विदेशमा बस्ने विदेशमा काम गर्ने धेरैको सपना हुन्छ यो क्रममा तपाईँ हालसालै नेपालबाट आउनुभएको छ अनि फेरि तपाईँ नेपालमै गएर शिक्षाको क्षेत्रमा काम गर्छु भन्दै हुनुहुन्छ आजका नयाँ पुस्ताहरूलाई जो विदेशमा हुनुहुन्छ जो अझै जो स्वदेशमै हुनुहुन्छ जो विदेश जान खोजिरहनु भएको छ उहाँहरूलाई स्वदेशमै बाँधि बाँधि राख्ने अथवा स्वदेश फर्कन सक्ने त्यस्तो के मन्त्र होला जसले गर्दा चाहिँ सबैजना एकै ठाउँमा बसेर राम्रोसँग काम गर्न सकौँ जस्तो सबभन्दा ठुलो कुरो सन्तुष्टि हुनुपर्छ सन्तुष्टि भयो भने हामी जस्तो चौध इन्चको ब्ल्याक एन्ड व्हाइट टेलिभिजन राखेर पनि बाँच्न सक्छौँ र बयालिस इन्चको फ्ल्याटरन सोनी टेलिभिजन राखेर पनि बाँच्न सक्छौँ वास्तवमै भन्यो भने सन्तुष्टि भएन भने मान्छेले कहिले पनि सुख पाउँदैन हामी सुखको खोजीमा भौतारिँदै भौतारिँदै भौतारिँदै संसारको यो गोलार्धमा गयो भने अलिक सुख पाइन्छ कि भन्छौँ अर्को गोलार्धमा पुग्यो भने अलिक सुख पाइन्छ कि भन्छौँ त्यो गोलार्धमा डुल्दा डुल्दै डुल्दा डुल्दै जीवनको अन्तिम दिनहरू बितिसकेको थाहा पाउँदैनौँ त्यसकारण मैले के भन्छु भने जीवनलाई सम्पन्न होइन जीवनलाई सुखी बनाउन सक्यौँ भने हामी नेपाल जस्तो भूमि त्यो एउटा पवित्र भूमि त्यो एउटा संसारको सबैभन्दा सुन्दर भूमिबाट काहीँ पनि अर्को गोलार्धमा भौतारिनु पर्दैन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 कि मैले बेहोसीको सुरमा म परे पीरमा यही पीरमा म परे पीरमा यही जीवनमा कसैको नाउँ ओठमै लिई रुन पो पुगेकी बिर्सेर उनको पुरानो घाउ छुन पो पुगेकी म परे पीरमा अपने पीर में यही पीर में मपरे पीर मा पीर मा मपरे पीर साप बसु भनिनी मत पीर यो बोल्दछ बोल्नै नहुने भयो नि मत कसैलाई बोल्दछ म परे पीरमा यही पीरमा म परे माघिरमा मन दुख्यो रे उनको एउटा सानो कुरोमा के भने कि मैले को सुरमा मन दुख्यो रे उनको एउटा सानो कुरोमा के भने कि मैले को सुरमा मपरे पीर मा यही पीर मा मपरे पीर मा यही पीर मा सेरो फेरोमा हामी नेपाली समुदाय वरिपरि भइरहेका र हुन गएका विविध खबरहरूको जानकारी प्रस्तुत गर्छौँ गत साता म घुम्दै फिर्दै बल्टिमोर पुगेको थिएँ र बल्टिमोरमा नेपालीहरूले एउटा पिकनिकको पनि आयोजना गरेका थिए प्रस्तुत छ उक्त पिकनिकको केही खबर यो सेरोफेरोमा अहिले हामी यो मेरिल्यान्ड राज्यको बल्टिमोरको गन पाउडर पार्कमा छौँ र यो पार्कमा अहिले बल्जिमोरका नेपालीहरूको एउटा सामुदायिक संस्था Baltimore association of in America बानाको तर्फबाट एउटा पिकनिकको आयोजना भइरहेको छ र त्यो पिकनिकमा हामी यहाँ अहिले लगभग हामी कति जति छौँ होला यहाँ तपाईँको अनुमानमा डेढ सौ छौँ कि अहिले तपाईँलाई डेढ सौ जति छौँ कि भन्ने चाहिँ जो हुनुहुन्छ उहाँ बानाको अध्यक्ष हुनुहुन्छ रविना थापा उहाँसँग म छोटो कुराकानी गर्छु र यो पिकनिक नेपाली समुदायमा यस्तो खालको पिकनिक यो धेरै नै भइरहेको हुन्छ र यो पिकनिकले हामीलाई कसरी एक ठाउँमा ल्याउन मद्दत गर्छ अनि म उहाँसँग कुराकानी पनि गर्छु यो पिकनिक जुन तपाईँले आयोजना गर्नुभयो कति पटकको पिकनिक हो यो चाहिँ अहिले तिन पटक भयो हजुर अनि यस्तो खालको पिकनिकले हाम्रो नेपाली समुदायलाई कसरी एक ठाउँमा ल्याउँछ जस्तो लाग्छ तपाईँलाई यसमा चाहिँ अवश्य लिन्छ किनकि अब धेरै ठाउँमा खुल्ला हावामा सबैजना रमाउने र बच्चाहरूलाई पनि खेल्नलाई रमाइलो हुन्छ र प्लस हाम्रो गेमहरू पनि छ एकछिनमा गेमहरू हुन्छ अनि बच्चाहरूको गेमहरू छ भलिबल हुन्छ सर्टफुट हुन्छ डोरी तान्नेहरू हुन्छ त्यसले गर्दाखेरि सबैजनालाई एउटा रमाइलो फिल अनि समरमा अलिकति खुल्ला हावा लिउँ भन्ने सबैको चाहना र एक अर्काप्रति साथीहरूलाई भेट्ने एउटा मौका पनि हुन्छ भन्ने हिसाबले हामीले यो पिकनिकको आयोजना गर्छौँ वर्षेनी हजुर अनि अहिले बल्टिमोर क्षेत्रमा कति जति नेपालीहरू तपाईँहरू हुनुहुन्छ होला तपाईँहरू एकदमै क्रियाशील भएर लाग्नुभएको पाँच वर्ष छ वर्ष भइसक्यो होइन नेपालीहरूको जनघनत्व कस्तो छ अहिले बल्टिमोरमा बल्किमोरमा एकदमै बढिरहेको छ विशेष गरी बानाले गर्दाखेरि पनि हो किनभने बानाको मेन उद्देश्य चाहिँ जति सक्दो नेपालीहरूलाई बाल्टिमोरमा राख्ने र हामीले उहाँहरूलाई सुविधा दिने पनि कार्यक्रम गरिरहेका हुन्छौँ कहिले काहीँ जब फेयर गर्छौँ हामीले कहिले चाहिँ हामीले चाहिँ विभिन्न कार्यक्रमहरू जस्तै बिजनेस फोरमहरू किनकि बिजनेस फोरमहरू पनि छ हाम्रो बानाभित्र त्यसले गर्दा हामीले काम गर्ने मान्छेहरूलाई चाहिँ काम दिलाउन सक्ने चाहिँ बिजनेस फोरमले पनि गरिराखेका हुन्छ र सपोर्ट पनि हामीले गर्छौँ जस्तै कसैलाई दुःख परिरहेको हुन्छ सक्छ केही भइरहेको हुने बेलामा पनि हामी सबैजनाले कलेक्सन गरेर एक सबैजनाले एकमुष्ट रकममा सपोर्ट गर्ने क्रम पनि भइरहेको कारणले गर्दाखेरि र विशेष गरी बल्तिमोर अलि सुन्दरता राम्रै ठाउँ र अलिकति सस्तो भएको कारणले धेरै मान्छेहरू यहाँ बस्ने गर्छन् हजुर अहिलेको यो पिकनिकमा पनि तपाईँहरूले यो जागिर खोज्नको लागि एउटा जब फेयर जस्तो र कानुनी सल्लाहको लागि कानुनी पनि लिइरहनु भएको छ यो एकदमै राम्रो पनि हो र यसमा अरू आउनुभएकाहरूले धेरै सहयोग पनि पाउनुहुन्छ हजुर अनि अरू यस्तो खालको आगामी कार्यक्रमहरू तपाईँहरूको बानाबाट समुदायको लागि गर्ने कार्यक्रमहरू के कस्तो छ हामीले यस्तो कार्यक्रमहरूको अपर्च्युनिटी खोजिराखेका हुन्छौँ हामीहरूले जहिले पनि यस्तै जस्तो अमेरिकन सोसाइटीसँग पनि हामी जान्छौँ र उहाँहरूको उहाँहरूले हामीलाई इन्भाइट गर्नुहुन्छ र हामीले उहाँहरूसँग यस्तो किसिमको हाम्रो चाहिँ चाहिने हाम्रो समितिलाई हाम्रो कमिटीलाई पनि यस्तो खालको चाहेको छ भन्दाखेरि उहाँहरूले चाहिँ यो किसिमको व्यवस्थाहरू मिलाउने क्रममा उहाँहरूले हेल्प गर्न अति नै ह्याप्पी हुनुहुन्छ हजुर एकदम खुसी लाग्यो ल थ्याङ्क यू अनि इन्जोय गर्नलाई तपाईँ पनि हस् थ्याङ्क यू सो मच अनि यो हिमाल स्वर रेडियोलाई पनि धेरै धेरै धन्यवाद र विशेष गरी नियोगदेखि तारासम्म आइदिनु भएको हुनाले Baltimore association of Nepalese in अमेरिकाको तर्फबाट यहाँहरूलाई धेरै धेरै धन्यवाद त्यसै गरी उक्त पिकनिकमा अमेरिकाका लागि नेपाली राजदूत डाक्टर शङ्कर पोखरेल पनि उपस्थित हुनुहुन्थ्यो सुनौ उहाँका केही शुभकामना शब्दहरू अब आज एउटा खास गरी Baltimore Maryland Washington DC Virginia एरियाका र अन्य क्षेत्रबाट पनि आउनु भएको छ केही व्यक्तिहरू उहाँहरू सबैलाई समेटेर जुन कार्यक्रम गर्नुभएको छ समर पिकनिक त्यो अत्यन्त राम्रो छ मलाई लाग्छ समरपछि धेरैजना एकदमै बिजी भयो भने हुनाले यो समरमा पिकनिकको भोटबाजी पनि चलेको छ विभिन्न कारणले गर्दा एकै दिनमा धेरै पिकनिक पनि हुने गरेको छ तर यो रमाइलो समय सबैको छुट्टीको दिनमा रमाइलो एउटा अवसर पारेर पिकनिकको आयोजना गर्नुभएकोमा म यहाँहरूप्रति धेरै धेरै धन्यवाद दिन पनि चाहन्छु अब यस्तो पिकनिकमा धेरै पछि भेट भेट्न भएका साथीभाइहरू मित्रहरू केटाकेटीहरूले पनि अरूलाई चिन्ने मौका नेपाली कल्चर नेपाली खानापिनाको बारेमा अरू बढी जानकारी लिने मौका पाउने हुनाले यस्तो कार्यक्रमहरू भइरहनु राम्रो हुन्छ किनभने अमेरिकामा अलिकति रिल्याक्स पनि गर्नुपर्छ अघि म बाटोमा आउँदै भनिरहेको थिएँ अब फ्राइडेको दिन आधा दिनपछि मान्छेहरू हिँड्न थाल्छ त्यस हाम्रो आफ्नो कम्युनिटीको जुन एउटा भनौँ न परम्परा छ त्यो कायम रहोस् केटाकेटीहरूलाई पनि यसले फाइदा गर्छ तपाईँहरूको यो कार्यक्रमको सफलताको कामना गर्छु भन्नु न्युयोर्कमा सेप्टेम्बर एक्काइस मङ्गलबारको दिन दिउँसो बाह्र बजेदेखि चार बजेसम्म सेभ द हिमालय क्याम्पेन हुँदैछ जलवायु परिवर्तन र विश्वव्यापी रूपमा बढ्दो तापक्रम ग्लोबल वार्मिङको कारण हिमाल र हिम नदीहरू प्रभावित हुँदै आएको छ विश्वमाझ पर्यटकीय आकर्षक केन्द्र बनेको नेपालको यी हिमाल र हिम नदी संरक्षण गर्नु आज हामी सबैको प्रमुख दायित्व हो सेभ द हिमालय नामक जनचेतनामूलक अभियान मार्फत अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट पार्न सेप्टेम्बरमा आयोजना हुन लागेको र्यालीमा भाग लिन सबैलाई हार्दिक अनुरोध गर्दछौँ सेभ द हिमालय क्याम्पेनका संयोजक आङछिङ शेर्पा सहसंयोजक टेक गुरुङ त्यसै गरी सहसंयोजक डाक्टर विनोद शाह जनचेतनामूलक अभियान हुने दिन हो सेप्टेम्बर एक्काइस दुई हजार दस मङ्गलबार दिउँसो बाह्र बजेदेखि चार बजेसम्म फोर्टी सेभेन्थ स्ट्रिट र फर्स्ट एभेन्यू म्यानह्याटन न्युयोर्कमा जुन संयुक्त राष्ट्रसङ्घको भवन नजिकै रहेको छ रिजु नेपाली समाजले सेप्टेम्बर आठ बुधबारका दिन तिजको अवसरमा दर खाने तथा रमाइलो नाचगान कार्यक्रमको आयोजना गरेको हुँदा तल उल्लेखित स्थान र समयमा उपस्थित भई सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरेको छ रिजुड नेपाली समाजले दर खाने तथा रमाइलो नाचगान कार्यक्रमको प्रवेश निशुल्क छ यो कार्यक्रम हुने ठाउँ हो six seven five Woodward avenue छ सात पाँच उडवार्ड एभिन्यू रिजुड न्युयोर्क समय आठ बजेदेखि बिहान एक बजेसम्म थप जानकारीको लागि तपाईँले फोन नम्बर सात एक आठ चार पाँच छ शून्य एक दुई नौमा फोन गर्न सक्नुहुन्छ यो हो हाट बजार सामुदायिक विज्ञापन र सामाजिक जानकारीहरूको सूचना पार्टी स्थानीय सूचनालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन आउनुहोस् आफ्नो व्यापार व्यवसाय र सूचनाहरूको साथमा हाट बजार आवाज विश्वव्यापी पहुँच यो हो हाट बजार नमस्कार म अर्जुन प्रसाद मैनाली म एक नियमित रक्तदाता हुँ म तपाईँलाई वर्षको एकपटक मात्रै भए पनि रगतदान गर्नुहुन अनुरोध गर्दछु तपाईँले एकपटक दान गर्नुभएको रगतले तिनजनासम्मको जीवन जोगाउन सकिन्छ रगतदानका बारेमा थप जानकारीका लागि नजिकैको रेडक्रसमा सम्पर्क गर्नुहोला धन्यवाद विश्वभरका नेपालीहरूको समाचार र विचारको साझा मञ्च विश्व परिक्रमा वासिङटन डिसीबाट प्रकाशित हुने पासिक पत्रिका विश्व परिक्रमाको ग्राहक हुनु नेपाली पत्रिका विश्व परिक्रमा पढौँ थप जानकारीको लागि phone number seven zero three five eight seven zero seven nine five हिमाली स्वरहरू नेपाली मन र सँग नजिक जननी जन्म भूमि यो हो विश्वव्यापी अनलाइन रेडियो हिमाली स्वरहरू उज्यालो खस्न नभ्याउँदै बाटैमा खसी काटिन्छन् सुँगुर ढालिन्छन् र ग्राहक लोभ्याउने बहानामा रक्कामै पारिन्छन् भुइँ बाटो छरपष्ट फिजाइएका मासु र आन्डा भुँडी मन्दिर जाने यात्रुलाई गिज्याउँछन् एक बिहानै सकेको खानी छ हिरा मोती खन्न पाए हुन्थ्यो कोइला खानी छ भन्न पाए मेरो गाउँ तिमीसँग अलिकति सिप भए मसँग थुप्रै जाँगर थियो बिहान नारीका चुरा बज्न थाल्छन् खुरमाथि बसेर धोबीचरो गीत गाउन थाल्छ मेरो गाउँ बिस्तार छ पँधेरा जान्छ र पानी ल्याउँछ सुन्दर कञ्चन र अटल हिमाल तिमी रातो माटो घोलेर कोष टाढा र सन्धार लिप्न मेरो गाउँ हरेक बिहान घामलाई निम्त्याउने गर्छ दिउँसो सृजनाका स्वरहरूमा आज हामीलाई रामचन्द्र शर्मा मातृ पितृवियोगको एउटा कविता सुनाउँदै हुनुहुन्छ यो कविता उहाँले हालै दिवङ्गत हुनुभएका आफ्ना आदरणीय दाजु भाउजूको सम्झनामा सुनाउनु भएको हो सुनौ रामचन्द्र शर्माको कविता मातृ पितृ यो कविताको क्रममा अर्को एउटा मातृ पितृ वियोग भन्ने शीर्षकको एउटा कविता हालसालै यो वियोग परेको हुनाले मेरो वृद्ध दाजु र भाउजू एक महिनाको अन्तरमा चाहिँ बित्नुभयो अनि त्यही सन्दर्भमा चाहिँ एउटा कविता रत्न मन लाग्यो त्यो अनुसार मैले अब यो भावी कुरा हो कसैले रोक्न सक्दैन टार्न सक्दैन तैपनि मैले गिडगिडाएर हुनेसम्म गएर उसको ढोकामा चाहिँ लात्ती बजारेर हुन्छ कि के गरेर हुन्छ आफ्नो दुःख चाहिँ पोखेको छु सुनौ शीर्षक छ मातृपितृ वियोग माता मेरी थीन अति गुणवती हे दैव के जाल गर्यो तिम्रो पुस्तक माथिए न अरुजो काख मेरो न्यानो हर्यो दिन्छौ नि दिनता अगादर रसिलो बात्सल्य नौनी सरी लिन्छौ खोसिरुवाई हाँसु कहिले खोलेर दिल बेसरी मेरा हातर पाउ खोइ अहिले सक्षम भई काखमा खेल्दै खाई निदाई मस्त नहुँदै फालिदियौ राखमा के जानौ कसरी तिमी किन यति हुँदै गयौ निष्ठुरी तिम्रो सृष्टि र दृष्टि यो अति कडा सहु म ब्रह्मा परी बाट उठेर पेटरितिँदा स्तनमागी बस्थे रुँदै काखमा बोकी उठाई अमृत मिठो को दिन्छ मुखमा सधैँ मेरो भूल कहाँ छ के गरी कति पाइन थाहा भने तिमी निर्दयको रहेन अवता सीमा कुनै देखिने संसार सृष्टि गरेर रम्य रचना दिए भनी भन्दथ्यौ फुल्दै फुल बनेर फक्रिन सकी फेदमा छुरी हान्दछौ गरिने छैन कदापि भूल म पछि जालमा उने कैसरी। मान्ने छैन नियम र कानुन पनि विश्वास तिम्रो गरी निष्ठुरी यति छौ कि के गरौँ बयान नपुग्दै महिना दिन बाबालाई विचार गर्न नदी साथमा उठायौ किन छोरो हुन्छ ठुलो छ घरबार भन्दै पटुकी कसी कोदाली र कुटो चलाई दुध भात खुवाउनु भो आँगन बसी हात खुट्टा कलिला थिए उस बखत सकिन दिन पालो पर्खी बसे चुकाउन भनी पितृत्वको त्यो ऋण तिम्रो सामुमा भन्न सक्छु उभी निर्भीक भई हेर लौ आफ्नै माथि अप्रिय गरी के न्याय पो गर्दछौ तिम्रो मण्डलमा छ न्याय भरने निष्पक्ष निर्क्योल गरी न्यायाधीश कुनैमा भेटु कि गई अपिल फारम भरी संशोधन पनि गर्नु पर्छ कहिले काहीँ जगतको स्थिति बज्रै पात ठुलो दिए यति कडा चल्दैन तिम्रो रीति कति छाति पिटु अगाडि उभि छौमुख दर्शक तिमी लातीले भुइँमा बजारी अहिले थर्काइदिउ कि जिमी अन्नै पानी बिना म बस्छु धरना तिम्रो अगाडि यहाँ तिम्रा नेत्र तिनै खुलाउन सके कि न्याय पाउला त्यहाँ यसपालि जति दण्ड भोग्न मकनै दिने प्रतिज्ञा लियौ ठुलो घात गर्यौ निहेर चैता यो दुःख फेरि नदेऊ आँसु यो मखसाली बेग्र मनले साष्टाङ्ग बिन्ती छ छेउ पाउ पर्छु म भन्छु फेरि तिमीलाई यो दुःख कहिल्यै नदेऊ धन्यवाद भर्खरै सुन्यौँ कविता मातृ पितृवियोग र कविता सुनाउँदै हुनुहुन्थ्यो रामचन्द्र शर्मा भर्जिनियाबाट यिनै विविध प्रस्तुतिहरू सँगसँगै आजको हिमाली स्वरहरूको यो श्रृङ्खला यति नै तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो आफ्नो सल्लाह र सुझावहरू लेखी पठाउनुहोला सल्लाह सुझाव लेख्ने हाम्रो इमेल ठेगाना हो Nepali radio at Gmail dot com कार्यक्रमको बारेमा तपाईँलाई प्रत्यक्ष रूपमा केही भन्नु छ भने हामीलाई फोन नम्बर तिन चार सात दुई चार आठ नौ चार दुई छमा फोन गरेर पनि दिन सक्नुहुन्छ हाम्रो अन्य विविध अनलाइन रेडियो कार्यक्रमहरू सधैँ सुन्नुहोस् हामी हरेक दिन जसो विविध कार्यक्रमहरू हाम्रो इन्टरनेटको ठेगानामा अपलोड गरिरहेका हुन्छौँ विविध नेपाली सङ्गीत स्थानीय गतिविधिहरू र निरन्तर नेपाली सङ्गीतको लागि सधैँ सुन्नुहोस् हिमाली स्वरहरू लौ त कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद म सहदेव अब अर्को नयाँ कार्यक्रम बोकेर फेरि आउने नै छु शान्त र सुखमय रहोस् तपाईँको जीवन groups of माना नेपालीपना हराउन नपाओस् जहाँ रहे नि जहाँ भए नि नेपाल गाइरहोस् आपसी मेला सर्वा बढाउनु गाइरहु गीतहरू उन्नति गर प्रगति गर हिमाली स्वरहरू उन्नति गर प्रगति गरमनि हरि